गाउँ घर समाजको दर्पण होला रेडियो अर्पण अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम अर्पण शुभ साँझ स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा हारेर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको एउटा नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट मलाई साथ मिलिराखेको छ राज र म चाहिँ तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजेसम्म उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थौलो पाँच मेगाहजमा कार्यक्रम अर्पण शुभ साँझको यो आधी घन्टे बसाइमा तपाईँलाई मिठा मिठा लोकदोहोरी भाका कार्यक्रममा हामी पस्कने गर्दछौँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राख्न मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म कुराकानी गर्ने प्रयत्न गरिराखेको छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट शुक्ला लामा हुनुहुन्थ्यो म उहाँसँग कुराकानी गर्ने प्रयत्न गरिराखेको थिएँ तर पनि बिचैमा फोन सम्पर्क विच्छेद भएको छ कार्यक्रम अर्पण शुभ साँझ व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुलो पाँच मेगासमा कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा मलाई प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु भएको छ र बोलिराखेको मित्र म दिवस मगर कार्यक्रममा फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट सपना चेपाङ सपना चाहिँ के गर्नुहुन्छ तपाईँ बसी बस गर्नुहुन्छ हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद हजुर करिकटमा हुने सम्झना पुपूको लागि हजुर अनि बिन्दा पुत्रको लागि अनि विशेष गरी तिम्रो दाईको लागि हुन्छ सपनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट सपना चेपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार हेलो कोही मित्र हुनुहुन्छ बोल्ने कोसिस गरिराख्नु भएको छ तर पनि उहाँको आवाज मैले सुनिराखेको छैन हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा म बोल्ने कोसिस गरिराखेको थिएँ तर पनि उहाँको आवाज मैले बुझ्न सकिनँ कार्यक्रममा मित्रहरू आउनु भएको छ तर पनि कुराकानी गर्ने प्रयत्न मैले राखेको छैन फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ काँकाडाबाट दिपेन्द्र तमाङ दिपेन्द्रजी के गर्नुहुन्छ तपाईँ बसी बस गर्नुहुन्छ अनि काकाडातिरको मौसम कस्तो छ दिपेन्द्रजी काकाडातिरको मौसम कस्तो छ भनेको मैले अहिले त राम्रै छ है हुन्छ कार्यक्रममा आउनुभएको छ एकछिन पछाडि हामी एउटा मिठो लोकदोरी भाका बजाउँछौँ मार्फत पाएका कसलाई सम्झन चाहनुहुन्छ धन्यवाद हुन्छ दिपेन्द्रजी कार्यक्रममा आउँदै गर्नलाई अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला काँकडाबाट दिपेन्द्र तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर रा विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट तामाङ के गर्नुहुन्छ तपाईँ बसी बस अनि आजको दिन चाहिँ के कसरी बिताउनु भने हुन्छ हामी एकैछिन पछाडि एउटा मिठो लोकदरी भाका बजाउँछौँ त्यस मार्फत तपाईँ के कसलाई सम्झना चाहनुहुन्छ धन्यवाद हजुर अनि हुन्छ निशाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट निशा तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मकफुनपुर खैरिङबाट के भन्नु गणेश के भन्नुभयो गणेश खाँड गणेशजी तपाईँ के गर्नुहुन्छ घरतिर बसी बस गर्नुहुन्छ अनि मकवानपुरतिरको नयाँ नौलो खबर के कस्तो छ गणेशजी हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ हजुरहरूलाई गणेश राज मल्ल मल्ल समीर मल्ल मलाई गणेश खान भने तिमी सम्पूर्ण साथीहरूलाई हुन्छ गणेशजी आउँदै गर्नु अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला मकवानपुरबाट गणेश खाँड आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा फेरि पनि कोही मित्र हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा म बोल्ने प्रयत्न गरिराखेको थियो तर पनि बिचैमा फोन सम्पर्क विच्छेद भएको छ तपाईँलाई कार्यक्रम अर्पण शुभ साँझको यो आधी घन्टे बसाइमा मिठा मिठा लुकदोरी भाकाहरू बजाएर थोरै भए पनि आनन्द दिने कोसिस गर्छौँ हामी तपाईँको त्यो दिनभरको थकानलाई थोरै भए पनि परे राख्ने कोसिस गर्छौँ हामी कार्यक्रम अर्पण शुभ साँझको यो बसाइमा कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सुनिराख्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ आफ्नो सम्झना सन्देश राख्नको लागि म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्ते दादा नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट प्रकाश लामा हो आकाश लामा आकाश चाहिँ के गर्नुहुन्छ तपाईँ बसी बसौ अनि खाना भयो कि नै खाना भइसक्यो हुन्छ आकाशजी कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद हजुर हुन्छ आकाशजी आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट आकाश लामा हुनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हो इच्छा कामनाबाट राजकुमार जी के कसरी बितिरहेको छ चेल दिनहरू कार्यक्रममा फोन लगाउने अनि खाना भयो कि नै कार्यक्रम सिधेपछि हुन्छ है हुन्छ राजकुमारजी कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ हुन्छ राजकुमारजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला इच्छा कामनाबाट राजकुमार आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर रा। विदा भइसक्नु भएको छ मलाई प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र हो दिवस मगर कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला कार्यक्रममा अब एउटा मिठो लोकदोरी भाकालाई जोड्ने बेला भएको छ अब क्रममा तपाईँको लागि यो मिठो लोकदोरी भाका रहेको थियो आज राति सपना देखेको तिम्रो सिउँदो कसैले भरिरहेको थियो सीतामाथि मेरो लास चलिरहेको थियो सीतामाथि मेरो लास चलिरहे सीतामाथि मेरो लास जलिरहेको थियो निकै नै मर्मस्पर्शी लोकदोरी भाका थियो कार्यक्रम अर्पण शुभ साहसको व्यवसायमा राख्यौँ हामीले कार्यक्रम अर्पण शुभ साहसको व्यवसायमा यिनै मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा प्रस्तुत गर्छौँ तपाईँकै सम्झना सन्देश पनि लिन्छौँ हामी कार्यक्रम अर्पण शुभ साहसको व्यवसायमा फेरि पनि कोही मित्र हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु कोही मित्र आउनु भएको छ भनेर राज्यले इसारा गरिराख्नु भएको छ ढिला नगरिकन म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार पदमपुरबाट अञ्जना हो धादिङतिर बसाइ सर्नु भयो कि क्या हो हजुर अनि अञ्जनाजी के कसरी बितिरहेको छ अचेल दिनहरू बिन्दास छ भन्नु पऱ्यो है हाम्रो पनि सबै ठिक छ अनि ईदलाई कसरी मनाइराख्नु भएको छ पदमपुरतिरको सम्पूर्ण साथीहरूलाई हुन्छ अञ्जनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले छुट्टिन्छौँ नमस्कार यति बेला पदमपुरबाट अञ्जना घलान आउनुभएको थियो अहिले धादिङमा हुनुहुन्छ भनेर हामीलाई भन्नुभएको थियो र आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो हेलो हजुर नमस्कार नमस्कार दादा कहाँबाट को बोल्दै हुनुहुन्छ सन्जुजी के गर्नुहुन्छ तपाईँ बसी बस है हजुर अनि खाना खानु भयो कि नै अनि पकाइ भ्याउनु भयो कि नै पकाउँदै हुनुहुन्छ खाना पनि पकाउँदै हुनुहुन्छ अनि कार्यक्रम पनि सुन्दै हुनुहुन्छ है हुन्छ सञ्जयजी निकै माया गर्नुहुन्छ दुई दुईतिरलाई एकैचोटि भ्याउनुहुन्छ कार्यक्रममा पनि आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ हजुर अनि मेरो मगरपुर हुने बाबा धनबहादुर तामाङ अनि तामाङ अनि केदार तामाङ हजुर अनि कमला तामाङ अनि निर्माला अनि मम्मी लक्ष्मी तामाङ हजुर अनि यहाँ कोरम म अनि साथीहरू अनि के अरे सरिना अनि जोरिसा शान्ति अनि दाई पुष्कुमार तामाङ अनि यही माथि पैथिली भन्ने ठाउँ कोरौँ सबैलाई हुन्छ सञ्जयजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार कार्यक्रम अर्पण शुभ साँझ के व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघासमा दर्पणबारीबाट मलाई राज्यले सहयोग गरिराख्नु भएको छ म भने म बोलिराखेको मित्र तपाईँको लोकसङ्गीतको सहयात्री दिवस मगर कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजीसम्म यो आधी घन्टे व्यवसायमा तपाईँको सम्झना सन्देश पनि लिन्छौँ मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा पनि पस्किने गर्छौँ कार्यक्रममा फेरि पनि कोही मित्र हुनुहुन्छ आफ्नो सम्झना सन्देश राख्नको लागि म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकदेखि जगत चेपाङ जगतजी के गर्नुहुन्छ तपाईँ बसी बस भन्नु पर्यो है अनि जगतजीलाई कतिको मनपर्छ लोकदोरी भाकाहरू एकदम मनपर्छ अनि गुनगुनाउनुहुन्छ कि नै ए गुनगुनाउनु हुन्छ भने है हामीलाई सुनाउन सक्नुहुन्छ जगतजी तपाईँले एउटा लोकदोरी भाका ए हुन्छ ल पछिल्लो दिनहरूमा चाहिँ पक्कै पनि जगतजीको स्वरबाट हामी एउटा लोकदोरी मिठो भाका सुन्छ है हजुर सकेसम्म हामी बजाउने कोसिस गर्छौँ जगतजी अब भ्याएन भ्याएसम्म हामी तपाईँको गीतलाई चाहिँ बजाउने कोसिस गर्छौँ र भन्न सक्नुहुनेछ मेरो के अरे सँगसँगै पढ्ने साथी अनि रविन्द्र भाइले एउटा गीत गाउनु भएको थियो रविन्द्र भाइले अनि रविन्द्र चेपाङले र पूर्णकला दिदीको चाहिँ जोड थियो क्या त्यो गीत हजुर कति खुसी थिएँ म भन्ने गीत हुन्छ जगतजी कार्यक्रममा तपाईँले मिठो लोकदोरी भाका रोज्नु भएको छ हामी सकेसम्म त बजाउने कोसिस गर्छौँ र आज हामीले बजाउन पाएन भने पनि भोलिको बसाइमा चाहिँ पक्कै पनि बजाउँछौँ हामी है जगतजी हामी आज बजाउन नसके पनि भोलिको बसाइमा चाहिँ पक्कै पनि त्यो लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिनेछौँ भनेको मैले हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद हजुर र अर्पण होल युनिट सबैलाई अनि यहाँ अर्पण सुनेर बस्ने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू नेपाली दाजुभाइ आमा बाबुवाहरूको लागि र मेरो श्रीमती बिन्दु चेपाङको लागि र बहिनी राममाया तुलसी बुबा मम्मी र सम्पूर्णलाई मेरो दिन चेपाङ भनेर चिन्न दिने सम्पूर्ण सुनाउन चाहन्छु दाजु हुन्छ जगतजी कार्यक्रममा आउनुभयो निकै नै खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट जगत चेपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा फेरि पनि कोही मित्र हुनुहुन्छ राज्यको इसारा हेलो हो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकदेखि सरिता लामा अनि सरिताजी के कसरी बिताउनु भयो आजको दिन तपाईँले बसेरै बित्यो भन्नु पर्यो है अनि खानपिन भयो कि नै हाम्रो भएको छैन कार्यक्रम सकेपछि हुन्छ सरिताजी हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद मेरो घर परिवारलाई रामाया दिदीलाई मर्छु हुने कृष्ण दादालाई पदमपुर हुने गुन्डा दादा भाउजू फुलमाया दिदी बिमला मलाई यसरी कुरा भने चिनी नचिनी सम्पूर्णलाई हुन्छ सरिताजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै होला अहिले छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट सरिता लामा आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर रा। विदा भइसक्नु भएको छ मलाई प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर कार्यक्रममा तपाईँलाई पनि आउन मन लागेको छ र आज ईद पनि रहेको छ ईदको विशेष शुभकामना दिन मन लागेको छ आफ्नो आफन्त इष्टमित्रलाई भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय जम्मा आधी घन्टे व्यवसाय हो आधी घन्टे व्यवसायमा तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ हामी मिठा मिठा लुकदोरी भाकाहरू बजाएर शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ फेरि पनि कोही मित्र हुनुहुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट त भन्नुभयो तपाईँको आवाज मैले बुझ्नै सकिरहेको छैन फेरि एकचोटि भनिदिनु पर्ने भयो खोराकबाट राममाया तामाङ रामाजी के गर्नुहुन्छ तपाईँ हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश क कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद हजुर Mhm. हुन्छ जे कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कुराकबाट राममाया तामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कुराकबाट रामकुमार चेपाङ हो मकनपुरबाट रामकुमार चेपाङ राजकुमार चेपाङ मैले धेरै मिस्टेक गरेँ तपाईँको आवाजलाई बुझ्न नसकेर अनि राजकुमार चाहिँ के गर्नुहुन्छ तपाईँ बसी बस भन्नु पऱ्यो है अनि मकनपुरतिरको नयाँ नौलो खबर के कस्तो छ राजकुमारजी कोदो पाकिरहेको छ हुन्छ राजकुमारजी कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ अनि भाइ अनि अनि हुन्छ राजकुमारजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला म राजकुमार चेपाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ जम्मा एकजना मित्रलाई मात्रै लिनुपर्छ भनेर राज्यले इसारा गरिराख्नु भएको छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ अलिकति तपाईँको आवाज मैले बुझ्नै सकिनँ कहाँबाट फेरि भनिदिनु पर्ने भयो म सरीखेत प्लान ए सरीखेतबाट रोशनी मुक्तान रोशनी के गर्नुहुन्छ तपाईँ पढ्दै हुनुहुन्छ कतिमा पढ्नुहुन्छ नि सातमा पढ्नुहुन्छ आठमा पढ्नुहुन्छ नि हाम्रो रोशनीजीको पढाइ कस्तो छ नि राम्रै छ नि लोकदोरी भाकाहरू कतिको मनपर्छ रोशनीजीलाई मलाई एकदम मनपर्छ धेरै धेरै एकदम धेरै मनपर्छ अनि गुनगुनाउनु हुन्छ कि नाइ गुनगुनाउँछु गुनगुनाउनुहुन्छ हामीलाई एउटा सुनाउन सक्नुहुन्छ लोकदोरी भाका ल हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि छौँ एउटा मिठो लोकदोरी भाका सुन्छौँ तपाईँको स्वरबाट रोशनीजी हजुर लोकदोरी भाका सुरु गर्न सक्नुहुनेछ भनेको हामी कार्यक्रमको अन्त्यन्त्यतिर पनि छौँ भन्ने यति बेला सरीखेतबाट रोशनी मुक्तान आउनुभएको थियो उहाँले लोकदोरी भाका सुनाउँछु भन्दा भन्दै कार्यक्रमबाट सम्पर्क विच्छेद भएको छ तिनजेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको यवसालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कोराकबाट शुक्लाल लामा उहाँसँग मेरो कुराकानी हुन सकेन पक्कै निकै दुःख लागेको छ तर पनि मित्र आउनुभएको थियो सबैभन्दा सुरुमा कुराकबाट सपना चिपाङ काकाडाबाट दिपेन्द्र तामाङ कुराकबाट निशा तामाङ मकनपुरबाट गणेश खाँड कुराकबाट आकाश लामा इच्छा कामनाबाट राजकुमार पदमपुरबाट अञ्जना घलान धादिङमा हुनुहुन्छ अहिले हाल र कुराकबाट सञ्जु तामाङ कुराकबाट जगत चेपाङ कुराकबाट सरिता लामा कुराकबाट राममाया तामाङ मकनपुरबाट राजकुमार चेपाङ र अन्तिममा फोन गर्ने साथी सरिखेतबाट रोशनी मुक्तानले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई विशेष विशेष आभार प्रकट भन्दै यतिसम्म मेरो आवाजलाई रेडियो सेट र तपाईँको मोबाइल सेट र श्रोता माझ पुर्याउन साथ दिने प्राविधिक मित्रका लागि राज्यप्रति निकै नै आभारी छु भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री एउटा मिठो लोकदरी भाकालाई कार्यक्रममा स्थान दिँदै आजको कार्यक्रम अर्पण शुभ साँझको यो श्रृङ्खलाबाट उजिल पर्छु नमस्कार समाजको दर्पण होला रेडियो अर्पण नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा खोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुखी रहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पार्लर सेवा फैंस आइटम तथा कस्मेटिक सामग्री का एकमात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडिज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnagar दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा सरकार गठनका बेलामा काङ्ग्रेससँग भएको सात बुधे सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने एमाले अध्यक्षको माग हामी त्यसको अविलम्ब जस्ताको तस्तै कार्यान्वयनको पक्षमा छौँ सरकारद्वारा विदेशी मुलुकका नागरिकको पार्थिव शरीर नेपालमा ल्याई अन्त्येष्टि गर्ने व्यवस्था नेपाल प्रहरीमा डिआइजीहरूको बढुवा प्रक्रियामा हुने गडबडीप्रति धेरैको असन्तुष्टि मुख्य सचिव र कानुन सचिव भएको एउटा समितिमा उजुरी लाग्न सक्ने व्यवस्था गरिदेऊ नियममा बिग्रेको यिनीहरू हो दैलेखको विशाला गाविसमा भएको बहुमूल्य ढुङ्गा काइनेटिक इनर्जी मनोमानी रूपमा उत्खनन मुस्लिम धर्मावलम्बीहरूको ठूलो चाड ईदका अवसरमा शुभकामना साटासाट गरिँदै यो खुसी हो जुन एक महिना चाहिँ पुण्य गरेर आजको दिनमा सबैलाई चाहिँ एउटा गरेको परिश्रमको फल आज पाउने हो र भारतको बिहारमा राजमार्गमा सुतिरहेका बाह्र तीर्थयात्रीको ट्रकको ठक्करबाट मृत्यु मनोरञ्जन देशको पुरानो अस्पताल वीर अस्पतालमा चिकित्सकहरूको आन्दोलनका कारण बिरामीहरू प्रभावित भएका छन् चिकित्सा जस्तो सेवालाई राजनीतिको रूपमा प्रयोग गरी आफ्नो स्वार्थ पूरा गर्नुभन्दा चिकित्सकहरूले अर्को अर्को विधि अप्नाएर आफ्ना माग पूरा गर्नुपर्दछ र स्वास्थ्य सेवालाई सुचारू गर्न सक्नुपर्दछ अब खबर राजेश साहनीबाट सरकारले विदेशी मुलुकका नागरिकको पार्थिव शरीर नेपालमा ल्याई अन्त्येष्टि गर्न अनुमति दिन सकिने गरी नीतिगत व्यवस्था गरेको छ आज बसेको मन्त्री परिषद बैठकले विदेशी नागरिकको पार्थिव शरीर ल्याउँदा नेपालको कानून संस्कृति परम्परा र सामाजिक सद्भावमा खलल नपुर्याई सरकारले तोकेको स्थानमा मात्र अन्त्येष्टि गर्नुपर्ने मापदण्ड तयार गरेको छ बैठकपछि जानकारी दिँदै सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता डाक्टर मिनेन्द्र रिजाल विदेशी मुलुकको नागरिकको पार्थिव शरीर नेपालमा ल्याई अन्त्येष्टि गर्नलाई अनुमति दिने सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था नभएकोले यस विषयमा देहाय बमोजिमको नीति तय गरी अनुमति दिन सक्ने व्यवस्था गर्ने एक नेपालको धार्मिक तथा सांस्कृतिक तथा ऐतिहासिक रूपले लामो उल्लेखनीय योगदान पुर्याएको व्यक्ति अनि मृत्यु पूर्व नेपालमा अन्त्येष्टिका लागि इच्छा राखेको व्यक्ति त्यस्तो व्यक्तिलाई दिने क्रममा केही शर्तहरू सहित अन्त्येष्टिको प्रक्रिया हुन सक्छ त्यस्तो शर्तमा नेपाल सरकारले तोकेको स्थानमा गर्नुपर्ने यसैबीच सरकारले गरेको निर्णय अनुसार बौद्ध धर्मगुरू श्यामा रिम्पोचेको सब भुटानबाट आजै नेपाल ल्याइएको छ काठमाण्डुको रानीवन स्थित स्यारभन गुम्बा तथा महावीर गोन्छेनको आफ्नै परिसरमा भोलि श्रद्धाञ्जली सभा गरेर पर्सी अन्त्येष्टि गरिनेछ गएको जेठ अठाइस गते जर्मनीमा रिम्पोचेको निधन भएको थियो उपचारका लागि सिंगापुर जानुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किनु भएको छ साउन छौ गते जानुभएका ओली सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गराएर फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै सरकार गठनका बेला नेपाली कांग्रेससँग भएको सात सहमति तत्काल कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो गराजमा होइन कार्यान्वयन गर्नका लागि हामी त्यसको अविलम्ब जस्ताको तस्तै कार्यान्वयनको पक्षमा छौँ सात बुधे सहमति दराजमा थन्क्याउन नागरिकले नगरिएकाले तत्काल कार्यान्वयन हुने बताउनुभयो संविधान सभामा छब्बीस जना सभासदको मनोनयन पनि चाँडै हुने ओलीको भनाई छ नागरिकको सुझाव संकलनको पूर्वाधार तयार गर्न भदौ महिनादेखि सभासदहरू जिल्ला जिल्लामा परिचालन हुने भएका छन् संविधान सभा अन्तर्गतको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले सभासदहरूको टोली बनाउने काम पनि गरिरहेको छ संविधानको मस्यौदा आइसकेपछि एक महिनाभित्रै नागरिकको राय सुझाव संकलन गर्नुपर्ने भएकोले अहिलेदेखि नै पचहत्तरवटै जिल्लामा पूर्वाधारको तयारी र सरोकारवाला निकायसँग अन्तर्क्रिया गर्ने तयारी भइरहेको समिति सभापति प्रमिला राणाले सीआईएनलाई जानकारी दिनुभयो बर्खाको समय भएको हुनाले गर्दाखेरि जानलाई अलिकति छलफल गर्दैछौँ हजुर लगाएपछि हामी पचहत्तर जिल्लामा चाहिँ अब हामी टोली बनाएर पठाउँछौँ पूर्व तयारीमा चाहिँ हामी जिल्लाहरूमा